अब समाचार विस्तारमा अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी विरुद्ध परेको सबै रिटहरूमाथि आजदेखि सुनवाई शुरू हुने भएको छ नौजना न्यायाधीशहरूको विशेष इजलासले आजदेखि सुनवाई शुरू गर्नेछ रेग्मीलाई सरकार प्रमुख बनाउन नहुने भन्दै अदालतमा परेको रिटसहित अरू रिटको एकमुष्ट सुनवाई हुने सर्वोच्च अदालतले जनाएको छ मुद्दाको अन्तिम फैसलाको लागि बहस शुरू हुनेछ अधिवक्ता ओमप्रकाश अर्याल र भरतमणि जङ्गमले दायर गरेको मुद्दासँगै बादडकाउ फुकाउको विरोधमा परेका अन्य मुद्दाको समेत एकमुष्ट समावेश गरी असार बीस गते पेश गर्न स्वागते आदेश दिएको थियो रेग्मीलाई सरकार प्रमुख बनाउन नहुने भन्दै जंगमले गत फागुन पन्ध्रमा राष्ट्रपति समेतलाई विपक्षी बनाई दायर गरेको मुद्दालाई यसअघि नै अग्राधिकारमा राख्ने निर्णय भइसकेको छ कानून व्यवसायीहरूले जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न आयोगलाई सुझाव दिएका छन् आज बिहान नयाँ बानेश्वर स्थित आयोगको कार्यालय आयोगका सदस्यहरूसँगको छलफलमा उनीहरूले विवादित नहुने गरी जनसङ्ख्याको आधारमा क्षेत्र निर्धारण गर्न सुझाव दिएका हुन् छलफलपछि नेपाल बार एसोसिएसनका अध्यक्ष हरिकृष्ण कार्कीले बढ्दो जनसङ्ख्यालाई मध्यनजर गर्दै क्षेत्र निर्धारण गर्न सुझाव दिएको बताउनुभयो आयोगले एघारजना कानून व्यवसायीसँग छलफल गरेको हो आयोगले यसअघि विघटित संविधान सभाका चौतिस राजनैतिक दलका नेताहरू अधिकारीहरू र विशेषज्ञसँग परामर्श गरिसकेको छलफलमा विशेषज्ञहरूले जनसङ्ख्या र जनघनत्वको आधारमा क्षेत्र निर्धारण गर्न सुझाव दिएका छन् आयोगले सबै पक्षसँग परामर्श गरिसकेपछि निर्वाचन क्षेत्र निर्धारणको प्रस्ताव तयार गरेको सरकारलाई बुझाउनेछन् निर्वाचन विरोधी दलहरूसँगको वार्ता लगायतका विषयमा मन्त्री परिषदको बैठकमा छलफल चलिरहेको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा जारी बैठकले निर्वाचन विरोधी दलहरूसँगको वार्ता प्रक्रिया अघि बढाउने विषयमा महत्वपूर्ण निर्णय गर्ने बताइएको छ त्यस्तै बैठकमा सरकारका सचिवहरूको विदेश भ्रमण र आगामी आर्थिक वर्षको बजेट लगायतका विषयमा पनि छलफल भइरहेको मन्त्री परिषद अध्यक्षका सहयोग आरपी पाण्डेले जानकारी दिनुभयो समसामयिक विषय र सरकारको नियमित काम कारवाहीका विषयमा छलफल गर्न हरेक बिहिबार मन्त्री परिषदको नियमित बैठक बस्ने गरेको छ नेपाली कंग्रेसका उपसभापति रामचन्द्र पौडेलले निर्वाचनको विपक्षमा रहेका दलहरूलाई वार्ताको लागि सबै ढोका खुला रहेको बताउनु भएको छ निर्वाचन विरोधी दलहरूले आन्दोलन छोडेर वार्तामा आउन उहाँले आग्रह गर्नुभयो लोक आज राजधानी आयोजित कार्यक्रममा बोल्दै पौडेलले वैद्य लगायतका दलहरूसँग वार्ताको लागि सरकार र प्रमुख दलले ढोका खुला राखेकाले उनीहरूलाई वार्ताबाट नभाग्न अपील गर्नुभयो नेकपा माओवादी अझै दोधारमा रहेको भन्दै उपसभापति पौडेलले हतियार बिर्साएर शान्तिपूर्ण राजनीतिमा आएपछि अब जनताको भावना बुझेर त्यही अनुरूपको राजनीतिमा लाग्न आग्रह गर्नुभएको छ उहाँले अहिले सम्भव भएसम्म सरकार र प्रमुख दलहरूले वार्ताबाट माग पूरा गर्न तयार रहेकाले निर्वाचन अवरोध नगर्न पनि वैद्य पक्षलाई आग्रह गर्नुभएको छ नेपाली कंग्रेसका प्रवक्ता दिलेन्द्र प्रसाद बडुले लोकतन्त्र बचाउन निर्वाचन अपरिहार्य भएको बताउनु भएको छ नेपाल प्रेस युनियन कञ्चनपुरले आज महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले भन्नुभयो जसरी भए पनि मङ्सिर चारमै निर्वाचन हुनुपर्छ भइसकेको उल्लेख गर्दै प्रवक्ता बडुले नेपाली कंग्रेस पनि निर्वाचनमा जुटेको बताउनुभयो निर्वाचनको विरोधमा उत्रेका केही दलहरू पनि निर्वाचनमा समाहित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो यसैबीच प्रवक्ता बडुले भारतीय धौली गंगाको बाँध खोलेको कारण दार्चुलामा बाढी आएको दावी गर्नुभयो उहाँले भन्नुभयो भारतको गंगाको बाँध खोलेपछि महाकालीमा एक्कासी पानीको बहाव बढेकाले दार्चुला लगायत कञ्चनपुरमा क्षति भएको हो उहाँले यस विषयमा दुवै देशका प्राविधिक सम्मिलित एक प्राविधिक टोली बनाएर भौगर्भिक अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो भविष्यमा पुनः यस प्रकारको क्षति दोहोरिन नदिनको लागि पनि समयमा नै यस कार्यको थालनी गर्नुपर्ने उहाँको भनाइ थियो प्राविधिक टोली गठन नभएको कारण दार्चुलामा भएको क्षतिको विवरणमा ढिलाइ भएको उहाँले बताउनुभयो भारतसँगको कूटनैतिक पहलबाट महाकालीमा दिगो बाँध निर्माण गर्न समेत उहाँले आग्रह गर्नुभयो नारायणगढ बलेखु सडक खण्ड अन्तर्गत चितवनको दारेचोकमा भएको सवारी दुर्घटनामा पूर्व मन्त्री किरण गुरुङसहित चारजना गम्भीर घाइते भएका छन् चितवनको मोगलिनबाट काठमाडौँ जाँदै गरेको ना आठ चार दुई नौ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ग एक छ सात नौ एक छ नम्बरको कार एक आपसमा ठक्कर खाई दुर्घटनामा परेको थियो घाइते हुने अन्यमा चा कार चालक हेटोडाका सन्तोष लामा रमा गुरुङ र बाबु गुरुङ रहेका छन् उनीहरूले उनीहरूको अहिले कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा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 मोहम्मद मोर्सीलाई पदस्थ गरी सैन्यको गरिएको छ सेना प्रमुख जनरल आफदेल फतह अल सिसेले राष्ट्रपति मोर्सीलाई गिरफ्तार गरी सैनिक गर्नुभएको हो उहाँले संविधान खारेज गर्दै राष्ट्रपतिको अधिकार र काम अब मुख्य न्यायाधीशले सम्हाले पनि घोषणा गर्नुभएको छ नेपाली समयअनुसार आज बिहान राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै सेना प्रमुख सिसेले अब चुनाव नहुन्जेल अन्तरिम सरकार मुख्य न्यायाधीश नै सम्हाल्ने बताउनु भएको छ सेनाले दिएको चौबिस घण्टाको अल्टिमेटम अनुसार राष्ट्रपतिले राजीनामा नदिएपछि सेनाले कु गरेको हो मोर्सिलाप दस्त गरेपछि उहाँका विरोधीहरूले सड़कमा खुसी मनाइरहेका छन् सेनाको कदमको विरोध गर्दै मोर्सीका समर्थकहरू पनि प्रदर्शनमा उत्रिएका छन् सेनाको कदमपछिको अवस्था र चुनावका विषयमा अहिले दलहरूबीच छलफल चलिरहेको छ जापानमा आगामी जुलाई एक्काइसमा हुने माथिल्लो सदनको निर्वाचनको लागि तयारी शुरू भएको छ आगामी निर्वाचनले प्रधानमन्त्री सिन्जो आविरोनको सत्ताधारी पार्टी पुनस्थापित हुने सर्वेक्षणमा देखिएको छ प्रधानमन्त्री आबिर उनको लिबरल डेमोक्रेटिक पार्टीले निर्वाचन जित्ने सम्भावना रहेको बीबीसीले जनाएको छ निर्वाचनले माथिल्लो सदनको कुल दुई सय बयालिस सीट संख्यामध्ये आधा अर्थात एक सय एक्काइस सांसदको चयन गर्नेछ तर जापानको माथिल्लो सदनभन्दा तल्लो सदन शक्तिशाली भएको कारण सरकारले ल्याएको विभिन्न नीति नियम तथा विधेयक विपक्षले रोक्ने सम्भावना भने रहेको छ अब खेल एन्डी मरे बेम्बल्डन टेनिसको सेमी फाइनलमा प्रवेश गरेका छन् गैराती भएको निकै प्रतिस्पर्धात्मक खेलमा मरेले क्वार्टर फाइनलमा फर्नान्डो भर्डास्कोलाई तीन दुईको सेटमा पराजित गर्दै सेमी फाइनलमा स्थान बनाएका हुन् लगातार दुई सेट चार छ र तीन छले गुमाएको मरेले त्यसपछिको तीनवटा सेट जितेका थिए उनले छ एक छ चार र सात पाँचको स्कोरका साथ विजयी भए समाचारको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक अन्तरिम मन्त्री परिषदका अध्यक्ष रेग्मी विरूद्ध परेको सबै रिटहरूमाथि आजदेखि सुनवाई शुरू हुने लोकतन्त्र बचाउन निर्वाचन अपरिहार्य भएको कंग्रेस प्रवक्ता बडुको भनाई जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न कानून व्यवसायीहरूद्वारा आयोगलाई सुझाव चुनावी वातावरण र सन्तुष्ट दलहरूसँगको वार्ताका विषयमा छलफल गर्न मन्त्री परिषदको बैठक जारी इजिप्टमा सेना प्रमुख भवताहद्वारा राष्ट्रपति मोर्सीलाई गिरफ्तार गरी सैनिकको जापानमा हुने माथिल्लो सदनको निर्वाचनको तयारी सुरु र एन्टी मरे विम्बल्डन टेनिसको सेमी फाइनलमा प्रवेश हौस् त दिउँसो दुई बजेको अर्पण समाचार सकियो म सम्झना बिदा हुन्छु नमस्कार